प्रयास तपाईँलाई देशदेखि विदेशसम्म एकै ठाउँमा जोड्ने अब तपाईँसँगै हरेक पल रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा डाक्टर रामवरण यादवले स्वर्गीय नेता पुष्पलालले वर्गीय राजनीति गरे पनि अहिलेका दलहरूले जातीय राजनीति गरेर मुलुकमा विखण्ड ल्याउन खोजेको आरोप लगाउनु भएको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज राष्ट्रपति कार्यालयमा गरेको पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डाक्टर यादवले नेपालका कम्युनिष्टहरूले पुष्पलालको राजनैतिक मूल्य मान्यता विपरीत जातीय राजनीति गरेर मुलुक विखण्डन गर्न खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो उहाँले सबै दल एक भएर मुलुकलाई अघि बढाए मात्रै पुष्पलालको सम्मान हुने बताउनुभयो कार्यक्रममा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले समाजमा छरिएर रहेका श्रष्टाको सम्मानका लागि पुरस्कार र सम्मानले ठूलो महत्व राख्ने बताउनुभयो कार्यक्रममा राजनीतितर्फ महेश चौधरी इतिहासतर्फ प्राध्यापक डाक्टर सुरेन्द्र केसी र साहित्य तथा संस्कृतितर्फ लोकबहादुर राणालाई जनै एक लाख रूपियाँ तथा कदर पत्रबाट सम्मान गरिएको थियो नेपाल सरकारले गत आर्थिक वर्षमा मा स्थापना गरेको पुष्पलाल स्मृति पुरस्कारबाट यसअघि पनि विभिन्न स्रष्टा सम्मानित भएका थिए दलहरूले अझै पनि चुनावको मिति तोक्ने वातावरण बनाउन नसकेको तथा निर्वाचनको माहौल पनि बनाउन नसकेकोमा राष्ट्रपति डाक्टर रामवरण यादवले असन्तुष्टि जनाउनु भएको छ राष्ट्रपति कार्यालय शीतल निवासमा आफूलाई भेट्न आउनुभएका काङ्ग्रेस सभापति एवं उच्च स्तरीय राजनैतिक समितिका संयोजक सुशील कोइरालासँग उहाँले असन्तुष्टि जनाउनु भएको हो राष्ट्रपति यादवले आन्दोलन र दलहरूलाई सहमतिमा ल्याई चुनावी वातावरण बनाउन आग्रह पनि गर्नुभयो जवाफमा कोइरालाले आगामी निर्वाचनको मिति तोक्ने विषयमा सरकार निर्वाचन आयोग र दलहरूबीच छलफल भइरहेको जानकारी गराउनु भएको थियो आन्दोलन र दलहरूलाई सहमतिमा ल्याउन सहयोग गरिदिन पनि सभापति कोइरालाले आग्रह गर्नुभएको छ चुनावको मिति तोक्नु पूर्व आचार संहिता तयार हुनुपर्ने भएकाले डलरबीच सहमतिका लागि सहजीकरण गरिदिन सभापति कोइरालाले राष्ट्रपतिसँग आग्रह गर्नुभयो असारका लागि चुनाव गर्ने सहमतिका साथ सर्वोच्च अदालतका प्रधान न्यायाधीश सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई राजकाजको साँचो सुम्पेका दलका नेताहरूले आगामी मङ्सिरमा पनि कहिले चुनाव गर्ने भन्ने टुङ्गो लगाउन सकेका छैनन् महानगरीय प्रहरी परिषद काठमाडौँका प्रमुख परिवर्तन भएका छन् वरिष्ठ प्रहरी उपरीक्षक रणबहादुर चन्दको स्थानमा प्रहरी मुख्यालयको विशेष ब्युरोमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक सुबोध घिमिरे आउनु भएको छ मुख्यालयको सिफारिशमा गृह मन्त्रालयले आज वरिष्ठ प्रहरी उपरीक्षक चन्दको स्थानमा घिमिरेलाई पठाएको हो चन्दलाई लागू औषध नियन्त्रण ब्युरो नयाँ बानेश्वर सरुवा गरिएको छ वरिष्ठ प्रहरी उपरीक्षक चन्दको कार्यक्षमता कार्यशैली सन्तोषजनक नभएका कारण उहाँलाई काठमाडौँ काठमाडौँ प्रहरी प्रमुखबाट हटाएको स्रोतले बताएको छ स्रोतका अनुसार काठमाडौँ प्रहरी जस्तो अति संवेदनशील जिम्मेवारी चन्दले राम्ररी ननिभाएको आरोप छ दुई दिन अघि उहाँकी कान्छी श्रीमती गोमा सुवेदी काठमाडौँ प्रहरी कार्यालयमा गएर त्यहाँका प्रहरी उपरीक्षक प्रहरी नायब उपरीक्षक लगायतै थर्काउँदै थुनामा रहेका अन्य अन्ना क्यासिनोका सञ्चालक तप्त बेष्टलाई भेट गरेकी थिइन् भारतीय जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले नेपालमा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचनको विकल्प नभएको बताउनु भएको छ भारत भ्रमणमा रहनुभएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा यादवले स्वतन्त्र चुनावपछि मात्रै नेपालको स्थायित्व र आर्थिक वृद्धिको बाटो खुल्ने बताउनुभयो जवाफमा प्रचण्डले निर्वाचन नभए देश सङ्कटमा फस्न सक्नेतर्फ आफूहरू सचेत रहेको भन्दै आगामी मङ्सिरसम्म जसरी भए पनि चुनाव गराइ छाड्ने बताउनु भएको थियो निर्वाचन गर्नकै लागि प्रधान न्यायाधीशको नेतृत्वमा अन्तरिम सरकार बनाइएको भन्दै मङ्सिरको चुनावमा कसैले पनि अवरोध गर्न नसक्ने बताउनुभयो यसै गरी प्रचण्डले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग पनि भेटवार्ता भएको छ मेननले संविधान सभा निर्वाचनमा सघाउन भारत तयार रहेको बताउनु भएको थियो करिब पचास मिनट भएको वार्तामा नेपाल भारत सम्बन्ध आर्थिक लगानी राजनैतिक घटनाक्रम एकीकृत माओवादी र भारतीय संस्थापन पक्षसँगको सम्बन्ध सुधार लगायतका विषयमा सकारात्मक कुराकानी भएको दिल्लीमा रहेका हाम्रा सहकर्मी ऋषि धमलाले जानकारी दिनुभएको छ प्रचण्ड आजै राष्ट्रवादी काङ्ग्रेसका महासचिव डिबी त्रिपाठीले दिने रात्रि भोजमा सहभागी हुनुहुनेछ उहाँले भोलि बिहान दस बजे भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भारतले विराटनगरमा स्थापना गरेको महावाणिज्य दूतावास हटाउन माग गर्दै नेकपा माओवादी लगायत तेत्तीस दलले भारतीय दूतावासमा विरोध पत्र बुझाएका छन् पूर्व स्वीकृत बिना भारतले महावाणिज्य दूतावास स्थापना गरेको भन्दै माओवादी लगायत दलले विरोध पत्र बुझाएको माओवादीकी प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो अवैध रूपमा स्थापना गरिएको महावाणिज्य दूतावास हटाउनु पर्ने आन्दोलनरत दलको माग छ भारतले विराटनगरमा अवैधानिक रूपमा महावाणिज्य दूतावास खोली नेपाली भूमिमा भारतीय झण्डा गाडेको आरोप ती दलले लगाएका छन् जनआन्दोलनका दोषी ठहर गरिएका पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश दिइएको छ अधिवक्ता ओम प्रकाश अरियालले दायर गरेको रिटमाथि सुनवाई गर्दै न्यायाधीश द्वै गिरीश चन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको हो नियुक्ति निर्णय नै नभइसकेको अवस्था दायर रिट अपरिपक्व भएकाले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको हो संवैधानिक परिषदले नियुक्ति प्रक्रिया नथालेको अवस्थामा अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु आवश्यक नभएको सर्वोच्चको ठहर छ यसअघि सुशीला कार्कीको एकल इजलासले नियुक्ति प्रक्रियालाई अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो प्रमुख चार राजनीतिक दलले कार्कीलाई अख्तियारको प्रमुख बनाउनु सिफारिस गरेका थिए नेकपा एमालेका अध्यक्ष छलनाथ खनालले जस्तोसुकै बाधा र अप्ठ्यारो भए पनि मंगिर महिनाभित्रै निर्वाचन हुने दावी गर्नु भएको छ निर्वाचनको प्रयोजनकै लागि अहिलेको सरकार बनाएको भन्दै अध्यक्ष खनालले विरोधमा रहेका दलहरूलाई छिटो सहमतिमा आई चुनावी वातावरण तयार गर्न आग्रह गर्नुभयो एमाले पार्टी कार्यालय बल्खुमा आज संचारकर्मीहरूसँग खनालले मुलुक निर्वाचनको माहौलमा बढ़िसकेकाले कुनै पनि हालतमा निर्वाचन हुन्छ भन्नुभयो जतिसक्दो छिटो मुलुकलाई संक्रमणकालीन अवस्थाबाट मुक्त गर्न सबै दलले निर्वाचनमा सक्रियता देखाउनु पर्ने उहाँको भनाइ थियो यसैबीच महिला अधिकार अध्यक्ष खनाललाई आज भेट गरी आगामी निर्वाचन निर्वाचनमा महिलाको समान सहभागिता सुनिश्चित गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् एमाले पार्टी कार्यालय बल्खु पुगेर अधिकार कर्मीहरूले संविधानसभा निर्वाचनमा पचास प्रतिशतकै नसके पनि कम्तीमा तेत्तिस प्रतिशत सुनिश्चित गर्न दबाब दिएका हुन् खनालले संविधानसभा निर्वाचनमा तेत्तिस प्रतिशत अधिकार सुनिश्चित गराउने वचन दिनुभयो पटक पटकको यसपटकको संविधान सभा निर्वाचनमा महिलाको संख्या घट्ने सम्भावना रहे पनि त्यसलाई अरू ढङ्गले पूरा गराइने उहाँको आश्वासन थियो अर्थमन्त्री शङ्कर कोइरालाले सरकारको जिम्मेवारी संविधान सभा चुनाव गर्नु रहेकाले सम्पूर्ण ध्यान चुनावमै केन्द्रित गरेको बताउनु भएको छ जतिसक्दो छिटो चुनाव गरी निर्वाचन निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु नै सरकारको उद्देश्य हो उहाँले भन्नुभयो नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले गरेको कार्यक्रममा अर्थमन्त्री कोइरालाले चुनावले देशमा स्थायित्व र विकासको बाटो खोल्ने विश्वास समेत व्यक्त गर्नुभयो विधिको शासनमा विश्वास गर्ने व्यक्तिको नेतृत्वमा सरकार गठन भएकाले सरकारले सुशासनलाई महत्व दिएको उहाँको भनाइ छ छोटो समयका लागि गठन गरिएको भए पनि सरकारले आफ्नो कार्यकालभित्र देशको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन प्रयत्नशील रहेको उहाँको भनाइ थियो यस्तै संखुवा सभा पुग्नुभएका स्थानीय विकास मन्त्री विद्याधर मल्लिकले वर्तमान सरकारले निर्वाचन गर्दैन कि भनेर आशंका नगर्न आग्रह गर्नुभएको छ सरकारको सम्पूर्ण ध्यान निर्वाचनमै केन्द्रित भएकाले मङ्सिरमा चुनाव गराएरै छाड्ने उहाँको दावी छ सङ्खुवा सभाको खाँदबारीमा पक्की पुलको उद्घाटन गर्दै मल्लिकले जति सक्दो छिटो चुनाव गरी निर्वाचित पदाधिकारीलाई सत्ता हस्तान्तरण गर्नु नै सरकारको मूल उद्देश्य भएकाले सरकार आफ्नो लक्ष्यमा प्रतिबद्ध रहेको बताउनुभयो क्याम्पस प्रमुखको राजनामाको माग राख्दै काठमाडौँ स्थित थापाथली क्याम्पसका प्राध्यापकहरूले आन्दोलन शुरू गरेका छन् इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका प्रमुख हरिराम पराजुलीको राजनामाको एक सूत्रीय माग राख्दै प्राध्यापकहरूले आन्दोलन शुरू गरेका हुन् प्रमुखले क्याम्पसका शिक्षक तथा कर्मचारीको हक हित विरूद्धका कार्यहरू गरेको माथिल्लो निकायको निर्देशन नमानेको आर्थिक शिक्षकमा नियुक्त दिन लगाएको लगायतका आरोप प्राध्यापकहरूको रहेको छ आन्दोलनका कार्यक्रम अन्तर्गत अन्तर्क्रिया क्याम्पस बचाउ जागरण अभियान तथा कालो पट्टी बाँध्ने सम्मका रहेका छन् यसैबीच एकीकृत माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले गत चैत दुई गते सरकारसँग भएको सहमति कारण नभए आन्दोलन गर्ने चेतावनी दिएको छ आज काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा संगठनले संयुक्त शिक्षक आन्दोलनरत पक्ष र सरकार बीच भएको सहमति कार्यान्वयन नभई आन्दोलन गर्ने चेतावनी दिएको हो शिक्षक र सरकार बीच वैदेशिक हस्तक्षेप अन्त्य गर्नुपर्ने शिक्षा क्षेत्रमा भएका ढिला सुस्तीलाई हटाई काम कारवाहीलाई चुस्त बनाउनु पर्ने अस्थायी शिक्षकहरूको माग सम्बोधन गर्नुपर्ने लगायतको सहमति भएको थियो पत्रकार सम्मेलनमा अखिल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 छ नेपाल स्थित एडिबीका राष्ट्रिय निर्देशक निची याको यामासँग भेट गर्दै उहाँले ऋणभन्दा अनुदान बढाउन आग्रह गर्नुभएको हो आयोजना आयोगका पदाधिकारीहरूले राजीनामा योजना आयोगका पदाधिकारीहरूले राजीनामा दिएपछि एडिबीले लगानी गरेको योजना आयोजनाको योजना आयोजनाको भविष्य के हुन्छ भन्ने एडिबी अधिकारीको जिज्ञासामा कोइरालाले यसको व्यवस्थापन सरकारले गर्ने भएकाले यसप्रति चिन्ता नलिन सुझाव दिनुभयो कोइरालाले अनुदानको साटो ऋणको भार मात्र बढ्दै गएको भन्दै याको यामासँग गुनासो पनि गर्नुभएको थियो ऋणभन्दा अनुदान बढाउन उहाँले एडिबीका अधिकारीसँग आग्रह गर्नुभएको छ मधेस पत्रकार संघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन सरकारको ध्यान आकर्षण गराएको छ संघले आज सूचना तथा संचार मन्त्री माधव पौडेलाई भेट गरी विभिन्न संचार माध्यममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भन्दै मन्त्रालयको ध्यान आकर्षण गराएको हो जवाफमा मन्त्री पौडेलले सबै संचार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिनुभयो महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालयले सार्वजनिक भौतिक संरचना अनिवार्य रूपमा अपाङ्ग मैत्री हुनुपर्ने व्यवस्था सहितको नयाँ निर्देशिका जारी गरेको छ गएको फागुन छ गते मन्त्री परिषदले पारित गरेको निर्देशिका आज राजधानीमा सार्वजनिक गरिएको हो सरकारी भवन विद्यालय अस्पताल विश्वविद्यालय स्वास्थ्य संस्था धार्मिक स्थल कार्यस्थल सार्वजनिक सडक सडक पेटी यात्रु प्रतीक्षालय पार्किङ स्थल मनोरञ्जन स्थल खेल मैदान सम्मेलन केन्द्र सिनेमा हल जस्ता क्षेत्रलाई सार्वजनिक स्थलका रूपमा लिइएको छ सर्वसाधारणलाई खुल्ला गरिएका व्यावसायिक भवन आवासीय भवन होटल तथा रेस्टुरेन्ट एटिएम बैंकिङ सेवालाई पनि सार्वजनिक स्थलका रूपमा लिइएको छ साथै टेलिभिजन रेडियो जस्ता सार्वजनिक संचार तथा सूचना सेवामा समेत अपाङ्गता भएका व्यक्तिहरूको पहुँच स्थापित गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ राजधानी लगायतका शहरमा बनिरहेको हाउजिङ तथा घरहरू गुणस्तरीय नभएको सरकारवालाहरूले औल्याएका छन् निर्माण सामग्री र भवनको गुणस्तरबारे राजधानीमा गरिएको कार्यक्रममा काठमाडौँ महानगरपालिका भवन निर्माण विभागका वरिष्ठ इन्जिनियर डाक्टर उत्तर कुमार रेग्मीले काठमाडौँका घर जोखिमपूर्ण रहेको बताउनु भएको हो अधिक मुनाफाका लागि व्यवसायीले कमसल भवन बनाइरहेको उहाँको भनाइ छ भवनको गुणस्तरबारे गुणस्तर विभागले विश्वसनीय र प्रभावकारी अनुगमन नगरेको आरोप उहाँको छ यस्तै भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेटका वरिष्ठ विशेषज्ञ विजय कृष्ण उपाध्यायले काठमाडौँका घरहरू निकै कमजोर रहेकाले भूकम्प बिना नै पनि फत्कन सक्ने बताउनु भएको छ यसतर्फ समयमै ध्यान नपुर्याउने हो भने धनजनको ठूलो क्षति हुन सक्ने उहाँको भनाइ छ औद्योगिक क्षेत्र व्यवस्थापनले विगतमा भएका सहमति विरुद्ध निर्णय गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले व्यवस्थापन विरुद्ध आन्दोलनको घोषणा गरेको छ महासंघले महासंघको बुटवलमा भएको बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समस्यालाई न्यूनीकरण गर्नतर्फ पहल गर्नुको सट्टा झन चर्काएको भन्दै महासंघले आन्दोलन गर्ने निर्णय गरेको हो महासंघसँग दुई हजार उनासत्तरी माघ पन्ध्र गते औद्योगिक क्षेत्र व्यवस्थापनमा अध्यक्ष देवेन्द्र कुमार यादव लगायतका पदाधिकारी बीच भएको दस बुधे सहमति विपरीत यही वैशाख एक गतेदेखि लागू हुने गरी औद्योगिक क्षेत्रहरूको नयाँ भाडादर निर्धारण गरिएको विरोधमा वैशाख तेइस गतेदेखि छब्बिस गतेसम्म पहिलो चरणको आन्दोलनको घोषणा गरिएको बुटवल औद्योगिक क्षेत्र उद्योग संघमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो पहिलो चरणको आन्दोलनमा आफूहरूलाई आफूहरूका मागको सुनवाई नगरिए दोस्रो चरणमा कडा आन्दोलन गर्ने पनि चेतावनी दिइएको छ व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्यसँग सरोकार राख्ने संघ संस्थाले उद्योग कल कारखानामा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्नेमा जोड़ दिएका छन् व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धमा राजधानीमा गरिएको कार्यक्रममा सरकारवालाले कामदारको सुरक्षामा पनि ध्यान दिनुपर्ने बताएका हुन् कार्यक्रममा श्रम विभागका महानिर्देशक कृष्णहरि पुष्करले श्रमिकको उचित मूल्याङ्कन गर्नुपर्ने बताउनु भएको हो यस्तै सामाजिक सुरक्षा कोषका महानिर्देशक केवल भण्डारीले कारखानामा काम गर्ने कामदारको स्वास्थ्य निकै जोखिमपूर्ण भएको पनि बताउनु भएको थियो नेपाली नागरिकतालाई वंशज र नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाहरूका लागि वैवाहिक अङ्गीकृत आधारमा नागरिकता प्रमाणपत्र वितरणका लागि झापामा थप पाँचवटा टोली परिचालन गरिएको छ जिल्लाको पाठामारी खजुर गाछी शिवगञ्ज गारामणी र ज्यामिरे ज्यामिर गढीमा टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ टोलीसँगै जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नावली सङ्कलनको टोली पनि सँगै पठाएको छ भोलिबाट सुरु हुने उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत कक्षा बाह्रको बोर्ड परीक्षामा यस वर्ष गण्डकी र धौलागिरी अञ्चलका दस जिल्लाबाट उनाचालिस हजार बाइस जना परीक्षार्थी सहभागी हुने भएका छन् दस जिल्लाका विभिन्न स्थानमा एक सय तीन परीक्षा केन्द्रबाट नियमित र आंशिक गरी झण्डै उनाचालिस हजार परीक्षार्थी परीक्षामा सहभागी हुने जनाइएको छ जिल्लाहरूमा सम्पूर्ण तयारी पूरा भएको उच्च माध्यमिक शिक्षा परिषद पोखराका शाखा अधिकृत राजेन्द्र अधिकारीले जानकारी जानकारी दिनुभयो स्याङजामा भने मंगलबारबाट शुरू हुने कक्षा बाह्रको परीक्षामा नियमित र आंशिक गरी कुल छ हजार दुई सय सन्ताउन्न जना सहभागी हुने वालिङबाट पत्रकार तोलाकान्त बगाले खबर पठाएका छन् बजाङ कारागारमा रहेका कैदी हरिप्रकाश जोशी परीक्षा दिन पाऊ भन्दै अनसनमा बसेका छन् पोखराको एउटा कलेजमा बी फार्मेसी दोस्रो वर्षमा अध्ययन गरिरहेका हरि जोशीको फार्मेसी परीक्षा नजिक आएकाले कारागार स्थानान्तरण गरी परीक्षा दिन पाउनुपर्ने माग गर्दै उनी अनसनमा बसेका हुन् आफ्नो परीक्षा आएको जानकारी कारागार प्रशासनलाई गराएको भए पनि कारागार शाखाले परीक्षा दिन पाउने वातावरण नमिलाएपछि अनसनमा बस्नु परेको पत्र कारागार भित्रको ढोकामा टाँसी उनी अनसनमा बसेको रेडियो सेती एफएमबाट पत्रकार कृष्ण जोशीले खबर पठाएका छन् बैतडीका चार ठाउँमा सञ्चालन हुने घुम्ती शिविर सेवाका लागि उपयुक्त ठाउँ ठाउँ निर्धारणका विषयमा विवाद भएको छ ग्रामीण क्षेत्रका जनतालाई गाउँठाउँमै गएर सेवा दिन सञ्चालन भइरहेको शिविरका लागि क्षेत्र निर्धारणका विषयमा जिल्ला स्थित राजनैतिक दलहरू र जिल्ला प्रशासनको सहकार्यमा तोकिएको ठाउँमा आफूहरूको पाइकमा नपरेको भन्दै केही सर्वसाधारणले विरोध गरेपछि विवाद भएको रेडियो सौगात बैतडीबाट मिलन प्रकाश ढुङ्गेले खबर पठाएका छन् सिराहाका सुनचाँदी व्यवसायीले सहज रूपमा सुनचाँदी आपूर्ति नभएको र मूल्य स्थिर नभएको भन्दै जिल्लाका सम्पूर्ण सुनचाँदी पसल आज तेस्रो दिन पनि बन्द गराएका छन् सहज रूपमा सुनचाँदी उपलब्ध नभएसम्म र स्थिर मूल्य निर्धारण नभएसम्म सबै सुन पसल बन्द गर्ने उनीहरूको भनाइ छ राष्ट्र बैङ्कले बजारको अनुग बजारको माग अनुसार सुन चाँदी नदिएकाले व्यवसाय बन्द गर्न बाध्य भएको सुन चाँदी व्यवसायी संघ सिराहाका अध्यक्ष भरत अग्रवालले जानकारी दिनुभयो पसल बन्द हुँदा उपभोक्ता भने मारमा परेका छन् विवाहको लगन भएकाले देशभर सुन चाँदीको माग बढेको छ तर पसल बन्द हुँदा र तोकिएको मूल्यभन्दा बढीमा खरिद गर्नुपर्दा उपभोक्ता भने मारमा परेका छन् शिक्षा सेवा आयोगले शिक्षक छनौटका लागि आगामी जेठ महिनामा लिने तयारी गरेको परीक्षाका लागि चितौनमा परीक्षा केन्द्र तोकिएका छन् परीक्षा केन्द्रहरू भरतपुर नगरपालिका भित्रका विद्यालयमा तोकिएको जिल्ला शिक्षा कार्यालय चितौनका विद्यालय निरीक्षक बाबुराम दवाड़ीले जानकारी दिनुभयो जेठ नौ गते हुने माध्यमिक तहका परीक्षाका लागि पाँच जेठ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 सिरियाको राजधानी दमास्क नजिकै रहेको मजेह जिल्लामा भएको विस्फोटमा हल्की मुस्किलले बाँच्न सफल भएका हुन् राष्ट्रपति बसार अल असादको सरकारमा प्रधानमन्त्री रहेका हल्की सत्तारूढ बाथ पार्टीका शक्तिशाली नेताका रूपमा परिचित छन् विस्फोटमा हल्कीका सहित अरू केही सर्वसाधारण पनि मारिएको प्रारम्भिक जानकारी भए पनि पूर्ण विवरण भने आइ नसकेको अधिकारीहरूले बताएका छन् अफगानिस्तानमा गत चौबिस घण्टामा तालिबानी लडाकुमाथि भएको कारवाहीमा सैतिस लडाकु मारिएका छन् अफगान राष्ट्रिय प्रहरी तथा नेटोको नेतृत्वमा रहेको गठबन्धन समूहले नानगाराहा बगलान कान्दरह जाबुल बारदाक गन्जी तथा पंक्तिका प्रान्तमा गरेको कार्यवाहीमा गत चौबिस घण्टामा सैतिस लडाकु मारिएको उल्लेख गरिएको छ कार्यवाहीमा तेह्र लडाकु घाइते भएको र एघारलाई हिरासतमा लिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् पाकिस्तानको उत्तर पश्चिम नगर पेसावरमा गराइएको आत्मघाती बम विस्फोटमा आठजना मारिएका छन् आक्रमणमा जना घाइते भएका छन् आक्रमणकारीले आफ्नो मोटरसाइकल एक बसमा जुदाएर विस्फोट गराएका थिए नगर प्रशासनका वरिष्ठ अधिकारी साहिब जादा अनिसलाई लक्षित गरी आक्रमण भएको अधिकारीहरूले बताएका छन् बङ्गलादेशमा गत साता भत्किएको गार्मेन्ट कारखाना रहेको औद्योगिक भवनबाट जीवित व्यक्तिको उद्धार गर्न सकिने सम्भावना कम भएकाले बसे छटाउन क्रेनको प्रयोग गर्न थालिएको छ उद्धारकर्मीले पछिल्लो पटक एक महिलालाई जीवितै उद्धार गर्न गरेको प्रयास आगलागीका कारण सफल भएको थिएन प्रधानमन्त्री शेख हसिनाले भवन भत्किएको क्षेत्रको भ्रमण गरेकी छन् हालसम्म दुर्घटनामा मर्नेको संख्या तीन सय एकासी पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् क्रेनको उपयोग गर्न थालिएपछि दिनपछि त्यहाँ मर्नेको संख्या थपिने अनुमान गरिएको छ गृह संसदले प्रशासनिक सेवाका पन्ध्र हजार दरबन्दी कटौती प्रस्ताव पारित गरेको छ संसदले आगामी सन् दुई हजार चौधभित्र प्रशासनिक सेवाका दरबन्दी कटौती गर्न लागेको हो संसदमा पेश गरिएको सरकारी सेवाका दरबन्दी घटाउने प्रस्तावको समर्थनमा एक सय अडसठी मतमध्ये एक सय त्रिसठी मत परेको थियो अब खेल खबर वैशाखको अन्तिम साताबाट सुरु हुने एएफसी प्रेसिडेन्ट कप दुई हजार तेह्र अन्तर्गत समूह क का छनौट खेलहरूका लागि त्रिपुरेश्वर स्थित दशरथ रङ्गशाला पूर्ण रूपमा तयार भएको छ ए डिभिजन लिग र त्यसपछिको राष्ट्रिय लिगका क्रममा मैदान पूर्ण रूपमा खराब भएको थियो यसै मैदानमा एन्फाले चौध वर्ष मुनिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो यसले गर्दा खराब मैदान झनै बिग्रन पुगेको थियो तर एन्फाले एएफसी प्रेसिडेन्ट कप छनौट प्रतियोगिताका लागि मैदानको तीव्र मर्मत कार्य गरेको थियो राष्ट्रिय खबरमा थप खेलकुदका खबर इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्स समक्ष जितका लागि एक रनको लक्ष्य प्रस्तुत गरेको छ सबै मानसिंह स्टेडियम जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित बिस ओभरमा छ विकेट गुमाएर एक रन बनाएको हो बेङ्गलोरका लागि क्रिस गेलले सर्वाधिक चौतिस रन बनाए भने कप्तान विराट कोहलीले बत्तीस रन जोडे राजस्थानका सेन वाटसनले तीन विकेट हात पारे जवाफी ब्याटिङ गरेको राजस्थानले यो समाचार तयार पार्दासम्म पाँच ओभरमा एक विकेटको क्षतिमा छत्तीस रन बनाएको छ प्रतियोगिता अन्तर्गत आज राति सभा आठ बजे सुरु हुने दोस्रो खेलमा भने मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुँदैछ आइसिसी विश्व क्रिकेट लीग डिभिजन थ्री अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ खेल समरसेट क्रिकेट क्लब बरमुण्डामा नेपाली समयअनुसार साँझ सवा सात बजेपछि शुरू हुनेछ पहिलो खेल गुमाइसकेकाले नेपालका लागि डिभिजन टूमा उक्लन अबका प्रत्येक खेल महत्वपूर्ण हुनेछन् राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक दलहरूले जातीय राजनीति गरेर विखण्डन ल्याउन खोजेको राष्ट्रपतिको आरोप अझै चुनावी वातावरण नबनाएको भन्दै प्रमुख दलहरू प्रति असन्तुष्टि लोकमान सिंहका विरुद्धमा आदेश दिनु नपर्ने सर्वोच्चको ठहर एमाले स्थायी समितिको बैठक अझै जारी जस्तो सुकै बाधा परे पनि मङ्सिरमा चुनाव हुने अध्यक्ष खनालको ठोकुवा सार्वजनिक भौतिक संरचना अपाङ्ग मैत्री बनाउन सरकारको निर्देशन अधिकांश हाउसिङका भवन तथा घरहरू गुणस्तरहीन भएको भएको सरोकारवालाहरूको ठहर अफगानिस्तानमा तालिबान लडाकुमाथि भएको कारवाहीमा सैतिस लडाकुको मृत्यु पाकिस्तानको पेसावरमा भएको आत्मघाती बम आक्रमणमा आठ जनाको ज्यान गयो र आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल आज युगाण्डासँग भिन्ने आइपिएल क्रिकेटमा बेङ्गलोरद्वारा राजस्थान समक्ष जितका लागि एक सय बहत्तर रनको लक्ष्य प्रस्तुत हवस् त नेपालवाणी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो हामी सम्पूर्ण विदा भयौँ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट वाओ हेर न दीपक आज बिहेको दिन रिक्सन त क्या ह्यान्डसम देखिएको छ के को कमाल हो यो किन ह्यान्डसम नहुनु त आखिर उसले लगाएको सुट नेपाली टेलर्सको कमाल न हो हाम्रा विशेषताहरू चालिस वर्ष पुरानो हाल नयाँ व्यवस्थापनका साथ सम्पूर्ण प्रकारका कपडाका आइटमहरू पाइने लबेदा दौरा सुरुवाल कोट प्यान्ट लगायत सम्पूर्ण प्रकारका लेडिज तथा जेन्ट्स पोसाकहरू आधुनिक डिजाइनमा तयार गरिन्छ सम्पर्क Nepali tailors shirting suiting ladies and gents Khairani आठ खैरानी बजार चितवन प्रोपराइटर अनिल नेपाली फोन शून्य छप्पन्न पाँच तिरासी शून्य एकाउन्न मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र सात सय छ्यालिस टाइल्स सेनेटरी एवं बाथरूम फिटिङका सामानको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 हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आज गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ यसपालि त मलाई गहना चाहिन्छ चाहिन्छ होइन भने पल्टन फर्किन पाइँदैन नि होइन भन्ने बित्तिकै कहाँबाट ल्याउने गहना तपाईँ हुन्छ मात्र भन्नुहोस् न म तपाईँलाई जय श्री राम ज्वेलर्समा लगिहाल्छु नि ए त्यसो भए छिटो गर फेरि बेलुका रोधी जानु पर्छ नि तपाईँ पनि हजुर हामी कहाँ दक्ष कालीगरद्वारा आधुनिक कलात्मक एवं गुणस्तरयुक्त चाँदीका गरगहना तयार गरिने अर्डर अनुसार गरगहना तयार गरिने कम्प्युटर प्रविधिबाट नापतोल गरिने राशि अनुसारका पत्थर साथै नयाँ गरगहनासँग पुराना गरगहना साटिने सम्पर्क जय श्री राम ज्वेलर चाँदी पसल रनपा दुई high school road Chitwan proprietor Om Prakash mobile अन्ठानब्बे चार